सुनि नहुने रेडियो अर्पण <laughs> रेडियो नमस्कार म लोकता दोहोरी गायक पशुपति शर्मा अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण लोक संस्कृति जगेर्नामा सदा तत्पर कर्णप्रिय सुमधुर लोक भाकाको बहार यो हो कार्यक्रम लोक झङ्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्टमा सुन्न नभुल्नुहोला कार्यक्रम लोक संकार अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा अनि यो कार्यक्रम लोकझनकार हरेक दिन बिहान दस बजेको अर्पण समाचार पछि करिब करिब एघार बजेसम्मको यो बसाईलाई लिएर हामी उपस्थित हुने गर्दछौ र कार्यक्रम लोकझनकारका हरेक श्रृङ्खलाहरूमा केही फरक कुरा केही नयाँ कुरा तपाईँहरूको लागि हामीले पस्कने गर्दछौ भने आजको यो आइतबारीय बसाई पुरानो भाकाहरू सुन्ने बसाइ हो पुराना भाकाहरू मार्फत एकपटक लोक सङ्गीतका पुरानो जगलाई हामी स्मरण गर्दछौँ आजको कार्यक्रममा र ढिला नगरिकन आजको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु एउटा पुरानो भाकाबाट यति बेला तपाईँ W W W dot radio Arpan dot com dot NP मार्फत पनि विश्वको जुनसुकै कुरामा रहेर यो कार्यक्रमलाई सुनिरहनु भएको छ साथ दिइरहनु भएको छ कार्यक्रम लोक झन्कारको व्यवसायमा एउटा भाका पृष्ठभूमिमा गुन्जिसकेको छ यो भाका सुन्छौँ त्यसपछि फेरि पनि हामी उपस्थित हुनेछौँ कहाँबाट आयो नानी बलको यो भाका हामीले अगाडि बढायौँ आवाज रहेको थियो ज्ञानु राणा मीरा राणा प्रकाश श्रेष्ठ र ओम विक्रम विष्टको आवाज तपाईँले सुनिरहनु भएको हो नेपाली पुरानो लोक तथा दोहोरी भाका दोहोरी भाका हो र पछिल्लो समयमा त्यति बेला नै यस भाकालाई नेपाली चलचित्रमा पनि प्रयोग गरिएको थियो हामीले यो भाका तपाईँका लागि अगाडि बढायौँ कहाँबाट आयौँ नानी कार्यक्रम लोक झन्कारको यो सुरुवाती चरणमा र आजको यो वसाइमा पुराना भाकाहरू हामीले सुन्ने जमर्को गरिरहेका छौँ पुराना भाकाहरू मार्फत तपाईँलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखेका छौँ राधा पियारीको भला दिन दिने जो भने यस्तै ढल्की गयो झलकमान गन्धर्वको आवाजको भाका अबको क्रममा हामीले अगाडि बढाउन लागिरहेका छौँ कार्यक्रम लोकझन्कारको यो क्रममा तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सुनिरहनु भएको छ साथमा विश्वको जुनसुकै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत यो आवाजलाई सुनिरहनु भएको छ र यो कार्यक्रममा हामीले पुराना भाकाहरू यसर्थ राखिरहेका छौँ वर्तमान समयका आधुनिक तथा लोक तथा दोहोरी भाकाहरू यो पुरानो भाकाहरूको जगमा विस्तारित भएर यहाँसम्म आइपुगेका हुन् र पुराना भाकाहरूमा जुन ठाउँको मर्म समेट्नुपर्ने हो त्यो ठाउँको मर्मलाई स्पष्ट रूपमा समेटेर अगाडि बढेको कारणले पुराना भाकाहरू ठेट लोकलयमा हामी पाउन सक्छौँ भने पछिल्लो समयमा परिवर्तित समय सँगसँगै लोक मर्म अलिकति हराउँदै गएको जस्तो लोक भाकाले दिनुपर्ने सन्देश नभएको जस्तो यस्ता कुराहरू हामीले पाइरहेका छौँ यति बेला झलकमान गन्धर्वको आवाज मैले अघि नै उद्घोष गरेको थिएँ राधा पियारीको यति बेला प्राविधिक मित्रको इसारा रहेको छ यो भाका हामीले प्राप्त गर्न सकेनौँ भन्ने रहेको छ इसारा राजको बालाजोवन खेलेर गयो झलकमान गन्धर्वकै आवाजमा पृष्ठभूमिमा गुन्जिएको छ यस्तै भाकालाई सुन्छौँ बालाजोवन खेलेर गयो यो भाका पछि एकैछिन हामी विश्राममा जानेछौँ खेलेर राम राम राम गए बनाए मिग झऱ्यो चौली बनैमा राम राम राम गए बनाए मिरिग झऱ्यो चौली बनैमा खायो बराई खसीले डाली नुगाई घाँस खायो बराई खसीले डाली सबै यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि थोरै अर्पण एक चार थोप्रो आठ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर Saura Chowk better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त अपाची Apache RTR 160cc साथमा सिटी City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी रत्ननगर चितवन टाढी मनोरञ्जन केन्द्र सबै तनाउ मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था पहला पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरो लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall coating cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास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 मनोकामना पुस्तक पसल रत्नगराट Parsauni Bakulahar proprietor Suraj Pandey mobile number अन्ठानब्बे चार पचास नब्बे आठ सय चौबिस र अन्ठानब्बे चार अन्ठाउन्न पैँसठी शून्य पन्चानब्बे आयल्समा मेरो त सेभेन आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन तीन वटा किताब भएका दशौं वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स स्याट जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सिक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube we have IELTS SAT, GRE, Phonics class, and intensive English language classes for all professionals. Also remember for interview preparation classes only at the Next Education Consultancy. The Next Education Consultancy Private Limited, Lions Soap Narayangarh, phone 056 571 091 571 091. Siddhartha रेफ्रिजरेसनमा CG air condition new year धमाका CG air condition खरिद गर्दा उन्नाइस इन्चको एफजी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ सिजी सिगो बेको हुन्डाई एलजी ब्रान्डको एसी तथा generator TV fridge deep fridge सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेशन रत्नगर एक सौराहा चोक टाढी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैँसठी छ सय सत्तरी यति राम्रो घर होइन यो ठुला पर्सेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arabia लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा स्वागत छ फेरि पनि एकैछिनको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरज अनि कार्यक्रम लोकझन्कारको व्यवसायमा छौँ हामी लोकझनकारको आजको व्यवसायमा पुराना लोक भाकाहरूलाई हामीले अगाडि बढाइरहेका छौँ र यी पुराना भाकाहरू मार्फत एकपटक लोकसङ्गीतको पुरानो इतिहास सम्झाउने कोसिस गरिरहेका छौँ भन्नुपर्ने हुन्छ पृष्ठभूमिमा भाका गुन्जिसकेको छ यसै भाकालाई अगाडि बढाउँछु मेरो माया मेरो माया लाग्दछ भने हरियो र आइदेऊ बल्ल पर्यो माकुरी बल्ल पर्यो निर्माया माया लाग्दछ भने मेरो माया पर्यो कोरी जालाइमा पल्ल पर्यो निर्मायामा कोरी जालाइमा पल्ल पर्यो कोरी जालाइमा डराउनु पर्दैन बल्ल पर्यो माकुरी जालाइमा बल्ल पर्यो निर्मायामा कुरी जालाइमा बल्ल पर्यो माकुरी जालाइमा बल्ल पर्यो निर्मायामा कुरी जालाइमा बल्ल पर्यो माकुरी जालैमा बल्ल पर्यौ निर्माया माकुरी जालैमा निकै सुमधुर भाका पुरानो भाका हामीले सुन्यौँ यो क्रममा तीर्थबहादुर गन्धर्वले सङ्कलन गर्नुभएको अनि आवाज दिनुभएको भाका हो साथमा जानकारी गराउनु पर्दा तीर्थबहादुर गन्धर्वको निधन भइसकेको छ र उहाँद्वारा रचित साथमा उहाँद्वारा सङ्कलित उहाँद्वारा आवाजबद्ध भएका धेरै भाकाहरू उहाँले छोडेर जानुभएको छ र तीर्थबहादुर गन्धर्वको सङ्कलन रहेको भाका हामीले यति बेला अगाडि बढ्यौँ साथमा धेरै सफल भाका हो यो धेरैको जनजिब्रोमा झुन्डिने सफल भाका हो पछि यस भाकालाई रिमेक गरेर फेरि राजु परियारले पनि गाउनु भएको छ यति बेला भने हामीले पुरानो भाका सुनेका हौँ यो क्रममा कार्यक्रम लोक क्रममा यिनै भाकाहरू राख्दा राख्दै आजका लागि बिदा माग्नुपर्छ भन्ने इसारा राजको रहेको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्जमा हामी भोलि फेरि कार्यक्रम लोक जनकारघरको बसाइमा तपाईँसँग भेट हुनका लागि पक्कै पनि उपस्थित हुने नै छौँ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम लोक व्यवसायबाट तपाईँको गेलोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार